जिन्दगीले हिसाब माग्छ घटाउ भने तिमीलाई जिन्दगीले हिसाब माग्छ घटाउ भने तिमीलाई बन्धकीमा छ यो टो अटौ भने तिमीलाई जिन्दगीले हिसाब माग्छ विधानमा खेलेके छ सोचेको तर्कै थियो विधानमा खेलेके छ सोचेको तर्कै थियो विधानमा के लेखेछ सोचेको त अर्कै थियो निभेको छु खटौ भने तिमीलाई बन्धकीमा छायो हटौ भने तिमीलाई जिन्दगीले हिसाब माग्छ स्वार्थले घेरिएछु कि बन्धनमा परेको हुँ स्वार्थले घेरिएछु कि बन्धनमा परेको हो स्वार्थले घेरिए छु कि बन्धनमा परेको आत्माले धिका छ कि हटाउ भने तिमीलाई बन्धकीमा छ अटौ भने तिमी तिमीलाई जिन्दगीले हिसाब माग्छ घटौ भने तिमीलाई बन्धकीमा छ यो हटाउ भने सबमा छ